र यो हो कार्यक्रम लोक झङ्कार पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइदिएर रमाइला लोकगीत सङ्गीतहरूको साथमा आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला रिजन हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसायमा रहेर निकै नै मिठा मिठा निकै नै रमाइला खालका लुकधोरी भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ र आज पनि चर्चित नयाँ नयाँ लुकधोरी भाकाहरू मैले तपाईँको लागि लिएर आएको छु जुन भर्खरै बजारमा भित्रिएका छन् र निकै नै चर्चामा रहिराखेका छन् तिनै चर्चित भाकाहरू आजको लोकसङ्कारको व्यवसायमा म तपाईँको लागि राख्नेछु र यति बेला तपाईँले लोकसङ्कारको रमाइलो व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot np login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र कार्यक्रममा लोकसङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको भाकाबाट तपाईँलाई निकै नै मनपर्ने भाका र अहिलेको नेपाली लोकगीत सङ्गीतको बजारमा पनि निकै नै चर्चामा रहेको यो भाकाबाट यो भाका सुन्नुहोस् त्यस पछाडि फेरि तपाईँको लागि यस्तै रमाइला खालका भाकाहरू लिएर हामी फेरि पनि तपाईँको माझमा आउने नै छौँ सुन्दै गर्नुहोला head up. मनको कुरा राख गीतैले माया राम्रो हितै चितैले निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र लोकसङ्कारको व्यवसायमा रहेर तपाईँलाई यिनै रमाइला खालको भाकाहरू राख्ने गर्छु जुन भाका सुन्दाखेरि तपाईँलाई निकै नै रमाइलो लाग्छ निकै नै आनन्द लाग्छ नाचौँ नाचौँ लाग्छ तिनै भाकाहरू हामी लोकसङ्कारको व्यवसायमा प्रस्तुत गर्ने गर्छौँ र आजको लोकसङ्कारको व्यवसायमा भने मैले विशेष गरी नयाँ नयाँ भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र विश्वास पनि छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ हाम्रो व्यवसायलाई साथ दिइराख्नु भएको छ यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा भाका नै राख्छु तपाईँलाई नै मनपर्ने भाका हो र नेपाली लोक सङ्गीतको यो बजारमा निकै नै चर्चामा रहिराखेको भाका यति बेला राख्छु लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि पहिरो आँसुले छु हरेक पलमा सम्झेर रोइरा माया गर्ने मान्छे त घुमाइसके पहिले आज तिमी कसै के भइसक्यो सा गर्थे होला मैले तिम्रो चिरो आँसुले धोइरा छु हरेक पलमा सम्झेर रोइरा माया गर्ने मान्छे त घुमाइसक भइसक्यो सायद मेरी हुन्थ्यौ भने कति माया गर्थे होला मैले आज तिमी कसै सास रह्यो नपाउने आस भो हाम्रो जोडी धरती र आकाश भो माया गर्ने मान्छे त घुमाइसके पहिले आज तिमी कसै के भइसक्यौ साए सकियो सा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच आठ होइन वाडा दक्ष ज्यू किन चिन्तामा भाउजूसँग झगडा भयो क्या हो त्यसो होइन केटा घरमा छोरा छोरी श्रीमतीले कपडा चाहियो भनिरहेछन् कता जाने कहाँ जाने भनेर सोचिरहेको म त ल वाडा अध्यक्ष ज्यू सर्वसुलभ मूल्यमा एकदमको उचित दाम ओम नवदीप वस्त्रालयमा जानुहोस् न विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार विवाह वर्तबन्ध एवं मौसम अनुसारका विभिन्न कपडाहरू पाउनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरूको लागि हामीलाई सम्झनुहोस् न त मोलमोलाइको झन्झट न त ठगिने ढल सम्पर्क ओम नवदीप वस्त्रालय रत्नगर एक सौराह चोक चितवन प्रोप्राइटर हरिकुमार श्रेष्ठ फोन शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पिर कति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 purification I volt battery solar land पाताको साथै घरमा गई जडान गरिन्छ जाडो मौसममा नुहाउन तातो पानीको लागि सोलर हिटरको व्यवस्था अल्ट्रा सोलरको पूर्वी स्टोनको एकमात्र आधिकारिक विक्रेता सम्पर्क ग्लोबल ट्रेड लिङ्क रत्नगर आठ बकुलहर ठिक रेडियो अर्पणको अगाडि branch manager Thakur Sigdel phone number शून्य छपन्न पाँच त्रिसठी सात सय सत्र मोबाइल नम्बर अन्ठानब्बे शून्य दस शून्य त्रिसठी बत्तिस र अन्ठानब्बे चार छ्यानब्बे शून्य सात पाँच सय सतासी आवश्यक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot np login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि र विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनु भएको तिनै चर्चित नयाँ नयाँ लोकधोरी भाकाहरू आज मैले लोकसङ्कारको व्यवसायमा तपाईँको लागि प्रस्तुत गरिराखेको छु त्यसो त लोकसङ्कारको व्यवसायमा रहेर अलिकति पुराना पुराना भाकाहरू पनि तपाईँको माझमा हामी राख्ने गर्छौँ र आजको यो श्रृङ्खलामा भने नयाँ नयाँ भाकाहरू मात्रै मैले तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला भने फेरि पनि तपाईँको लागि अर्को एउटा भाका राख्छु तपाईँले निकै नै मन पराउनु भएको भाका लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि तस्बिर तिम्रै नाम मुखमा कति आँसु झर्दी हौ दुखमा धर धर आँसु नभगाऊ तिमीले आँखामा अँधेरीमा गएछौ कि अँधेरीमा हिँड्दैछौ एक्लै सानो नजानु सुन बगाऊ तिमीले आँखा आँसु नबगाऊ तिमीले आँखामा पधेरीमा गएछौ कि अँधेरीमा हिँड्दैछु एक्लै सानो नजानु पाकामा मासो कालो क्या छ सानो तिम्रै पिरले ज्यान सुक्या छ धर धर हाँसो भगाउ तिमीले आँखामा पधेरीमा गएछौ कि अलिकति जानुमा देखि देखिने चर्चामा रहेको अलिकति मर्मस्पर्शी भाका तपाईँको लागि राखिसकेका छौँ लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ र लोकसङ्कारको व्यवसाय लिएर हामी बिहान नौ बजेको नेपालबारी समाचार लगत्तै आउँछौँ करिब करिब दस बजेसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी यिनै यस्तै चर्चामा रहेका भाकाहरू तपाईँले धेरै सुन्नु भएको भाकाहरू राख्ने गर्छौँ लोकसङ्कारको व्यवसायमा रहेर र विशेष गरी आजको लोकसङ्कारको व्यवसायमा भने मैले अलिकति नयाँ नयाँ तपाईँले मन पराउनु भएको तपाईँको मनमा बस्न सफल भएका तिनै चर्चित भाकाहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि तपाईँको लागि लोकसङ्कारको व्यवसायमा अर्को एउटा भाका राख्न चाहन्छु यति बेला तपाईँ सम्पूर्णले मन पराउनु भएको भाका लोकसङ्कारको व्यवसायमा पुनः एकपटक तपाईँकै लागि Hare किन टाढा भयो निकै नै चर्चामा रहेको भाका तपाईँको लागि लोकसङ्कारको व्यवसायमा हामीले राखिसकेका छौँ र यिनै यस्तै भाकाहरू तपाईँको लागि राख्दा राख्दै हामी लोकसङ्कारको आजको व्यवसायको भने अन्त अन्तमा पनि आइसकेका छौँ है तिनजेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio dot com dot np login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र तिनजेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको रमाइलो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु हवस् त नमस्कार तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो बाह्र बजे नवजात शिशु तथा रोग विशेषज्ञ डाक्टर युवानिधि बस्यौलाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको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 रत्नगरको टाढी बजारमा यही मङ्सुर तिस गतिबाट शुभारम्भ हुने सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराइन्छ विस्तृत जानकारीको लागि सम्पर्क मार्सल इम्पोरियम रत्नगर दुई मेन रोड टाढी बजार फोन शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनको सूचना भवन निर्माण व्यवसाय संघको बाह्रौँ वार्षिक साधारण सभा यही दुई हजार सत्तरी पौष छ गते शनिबारको दिन आयोजना गरिएको हुँदा उक्त कार्यक्रमको लागि सम्पूर्ण सदस्य जीवहरूमा पत्राचार गरिसकिएको छ कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक आमन्त्रण निर्माण गर्दछौ मिति दुई हजार सत्तरी पौष छ गते स्थान रेडक्रस भवन खैरहने चार पर्सा चितवन समय बिहान नौ बजेबाट अध्यक्ष एवं भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन बढ्दो सहरीकरणको व्यस्त बजार बकुलहरमा व्यावसायिक एवं बैंक तथा वित्तीय संस्थाको लागि अति उपयुक्त अत्याधुनिक भवन भएको केएन प्लाजामा बुकिङ खुला रहेको जानकारी गराउँदछौ प्लाजाका विशेषताहरू सुरक्षाको राम्रो प्रबन्ध आधारभूत दस फिट चौडा प्यासेज भुइँतला र प्रथम तलामा एकचालिसवटा सटरहरू पानी टोयलेट बाथरुमका साथै पर्याप्त पार्किङको व्यवस्था भएको साथै हेल्थ क्लबको व्यवस्था रहेको जानकारी गराइन्छ चाँडै गर्नुहोस् सही र उपयुक्त स्थानमा आफ्नो व्यवसाय तथा कार्यालय स्थापना गरी ढुक्क हुनुहोस् सम्पर्क केएन प्लाजा रत्नगर आठ बकुलहर मोबाइल मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय असी राइटर राज श्रेष्ठ साथमा होटलको व्यवस्था रहेको जानकारी गराइन्छ अर्पण टाइम यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले बिहानको दस बज्यो अहिले बिहानको दस बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ